नमस्कार आदरणीय श्रोतागणहरू संसारभर छरिएर रहनुभएका सम्पूर्ण साहित्य मनहरूमा साहित्य नमन छ श्रोताहरू गत केही दिन अगाडिदेखि नै राधा पौडेलद्वारा रचित कृति खलङ्गामा अहमला एउटी नर्सको डायरी वाचन गर्दै आइरहेको छु उक्त कृतिलाई पृष्ठ अन्ठाउन्नसम्म वाचन गरेर रोकेको थिएँ आज मैले उहाँकै रचना खलङ्गामा हमलाको बाँकी रहेको भागहरू वाचन गर्ने जमर्को गरेको छु अब यस कृतिलाई वाचन गर्ने अनुमति लिन्छु वाचन सुरु हुन्छ पृष्ठ उनासाठीबाट चारमा लेखिएको छ पुनर्जन्म दुई हजार उनासाठी भदौ पहिलो सातातिर मानवाधिकारवादीहरूको एउटा जम्बो टोली जुम्ला आइपुग्यो टोलीमा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष सुदीप पाठक पनि हुनुहुन्थ्यो उहाँहरू एभरेस्ट होटलमै बस्नुभएको थियो पाहुनाहरूसँग मेरो खासै कुराकानी हुन्थेन उहाँहरू म पहिले बस्ने होटल कोठामा बस्नुहुन्थ्यो म सुनिल दाईको परिवार बस्ने घरमा सरेकी थिएँ सुदीपजीसँग भने पहिले चिन्जान भएकाले एक साँझ जुम्लाको सुरक्षा स्थितिबारे सोधेँ त्यसबेला दाङ र अछाम हमलापछि माओवादीले जुम्लालाई निशाना बनाउँदैछ भन्ने खबर बाक्लिएरै आउन थालेको थियो माओवादीले लक्ष्य गरेका दसवटा जिल्लामध्ये सिन्धुली ओखलढुङ्गा अरखाँची धान अछाम र स्याङ्जामा आक्रमण गरिसके उहाँले भन्नुभयो अब जुम्लाको तयारी गर्दैछन् रे वार्ताको पहल भइरहेको छ र मिल्छ भने तलतिर झरे हुन्छ उहाँले सतर्क गराउनु भयो मन चिसो भएर आयो सोचे म त यहाँको मान्छे होइन तलतिर झरौँला सुनिल दाई गम भाउजू हजुरआमा र केटाकेटी त यहीँका हुन् उनीहरू कहाँ जाने फेरि खतरा कहाँ छैन माओवादी द्वन्द्वले सिङ्गो देशै खतरामा छ के अब देशै छाडेर जानु त मन मनै ठाने म कतै जान्न के के के के होला हेर्दै जाउँ न कार्तिक पच्चिस छब्बिस र सत्ताइस गते माओवादीले नेपाल बन्द घोषणा गरेको थियो खलङ्गा बजार भवरी गाई गुई हल्ला चल्न थाल्यो एक थरी भन्थे नेपाल बन्दमा आक्रमण हुन्न अर्का थरी तर्कमा यो त उनीहरूको तयारीको समय हो यही बेला आक्रमण हुन सक्छ म भाइ टिकाको पर्सिपल्ट सुर्खेतबाट जुम्ला उक्लेकी थिएँ यसपालि कार्तिकमै हिउँ पर्न थालिसकेछ करिब बिस वर्षपछि यति छिटो हिउँ परेको रे हिमपातका बेला माओवादी आक्रमण नहोला कि भन्ने आश जागेर आयो हिउँको बाटो हिँड्न गाह्रो हुन्छ स्थानीयहरू भन्थे यस्तो बेला माओवादीले कसरी आक्रमण गर्ला र मैले पनि त्यही सोचेँ कार्तिक अट्ठाइस गते परिवर्तनका लागि आधारशिला कार्यक्रम अनुगमन गर्न थियो प्रमुख जिल्ला अधिकारी सिडिओ स्थानीय विकास अधिकृत एलडिओ डिएसपी लगायत जिल्लाका गण्यमान्य व्यक्ति सहभागी हुँदै गए सहजकर्ता मै थिएँ एभरेस्ट होटलको पारिपट्टि घरको बरान्डामा कार्यक्रम भयो हामी समूह समूहमा बाँडिएर काम गरिरहेका थियौँ म सिडिओ दामोदर पन्त र डिएसपी विजेश्वर घिमिरे र हरि वशिष्ठ लगायत केही बाहिर छतमा बसेर खाजा खाँदै योजना बनाउँदै थियो पन्थजीले अस्पतालमा एउटा प्रतीक्षालय बनाउने प्रस्ताव राख्नुभयो फेरि उहाँले नै भन्नुभयो जिउ ज्यानको सुरक्षा भए यस्तो काम त कति गर्न सकिन्थ्यो के गर्नु सुरक्षाको कामले छिनबिनमा टेन्सन हुन्छ बोल्दा बोल्दै उहाँ गम्भीर हुनुभयो मैले उहाँको अनुहार पढेँ अलि बढी नै सकसमा हुनुहुन्छ जस्तो लाग्यो कार्यक्रम सकियो सबै घर फर्किए म भोलिपल्ट बिहानै सुर्खेत झर्न लागेकी थिएँ कर्पु लाग्ने बेला भइसकेको थियो जुम्लाबाट बाहिर जानुपर्दा म हुलाकीको काम गर्थेँ चिठीपत्र सामान वा पैसा आफै लिएर जान्थेँ अरूको पनि केही पुर्याउनु छ भने लगिदिन्थेँ त्यही भएर हतार हतार अस्पतालतिर लागेँ सुर्खेतमा कार्यक्रम निदो भइसकेकाले जानै पर्ने थियो अस्पतालका साथीहरू भने रिसाइरहेका थिए म सुर्खेत जाने भनेपछि दाई भाउजू र केटाकेटी पनि निराश हुन्थे मैले के काममा कति दिनलाई जान लागेको सबैलाई बताएँ अस्पतालमा छुट्टिने बेला साथीहरूले मन ग्रहौँ पार्दै भने शुभयात्रा मेरो मन किन हो किन त्यति खुसी थिएन त्यसै त्यसै आत्तिरहेको थिएँ तैपनि मुखले धन्यवाद काम सकेर आइहाल्छु भने घर फर्किएपछि परिवारसँग बसेर खाना खाइयो हामी खाना खाइरहेकै थियौँ करिब सवा नौ बजेतिर ड्याङ्ग आवाज आयो निकै ठुलो थियो आवाज अलि टाढाबाट आएजै लाग्थ्यो आज त टाढा पो पड्काएछन् त मैले भने हामीले कुराकानी लम्ब्याउन चाहेनौँ कुरो कुरो खाना खायौँ र सदा चाहिँ टेलिभिजन अगाडि झुमियौँ त्यति बेला खलङ्ग बजारमा नेपाल टेलिभिजन भर्खरै टिप्न थालेको थियो अञ्चल प्रहरी कार्यालयसँग टेलिभिजनको टावर राखिएको थियो खासै सफा भने आउँथेन त्यस रात त झन् बढी झ्यार झ्यार भइरहेको थियो दुई तिनवटा अनुहार जोडिएर आउँदा चिन्नै गाह्रो समाचार आइरहेको रहेछ हेऱ्यौँ वा यसो भनौँ आँखा अन्त डुलाउँदै रेडियो जस्तै आवाज मात्र सुनिरह्यौँ म र भाउजू टेलिभिजन हेर्दा हेर्दै भुइँमै झकाएछौँ एकछिनमै बिउज्यौँ राष्ट्रिय गीत आइरहेका रहेछन् जहाँ छन् बुद्धका आँखा कृष्णगद्ध शान्त र सुन्दर त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर यो गीतमा जुम्ला चिन्नाचौरको दृश्य रहेछ भाउजू टेलिभिजनतिर इसारा गर्दै चिच्याउनु भयो परिचित ठाउँ भएकाले मैले चिनिहालेँ हामी सबैको अनुहार हँसिलो भएर आयो रातको दस बजिसकेको थियो मलाई आफ्नो कोठामा जान मन थिएन तर जानै पर्थ्यो रातभरि त्यहीँ बसिरहन पनि त भएन त्यसमाथि भोलिपल्ट बिहानै सुर्खेत जानु छ मन नलागी नलागि उठ्यो पिसाब च्यापिरहेको थियो कर्फु लागेको भए पनि बाहिर निस्केँ दाई भाउजू र मेरो कोठाको बिचमा खुल्ला भरान्डा थियो उहाँहरूले म बाहिर निस्कन लागेको देख्नुभयो दाईले भित्रैबाट हप्काउनुभयो म जवाफमै नफर्काई तल झरेँ यसअघि पनि कर्फु लाग्दा जान बाहिर निस्किने गर्थेँ त्यस दिन किन हो डर लाग्यो हतार हतार पिसाब फेरेँ दुईवटा सिटी एकैचोटि फड्किँदै माथि उक्ले कोठाभित्र छिरेँ हाटमा पसेँ कान्छनाको पारेर चारैतिर डुलाएँ होर कुकुर भोकेको आवाज मात्र आइरहेको थियो अरू सरक चुराक केही थिएन बन्दुकको बम पनि कतै पड्केको सुन्थेन मन ढुक्क भयो एउटा किताब उठाएँ खाटमा पल्टेर पढ्न थालेँ दुई चार पाना पढेकी मात्र थिएँ हाम्रो चौकी भएको ठाउँतिर सरेक सरेक मान्छे हिँडेको आवाज आयो कसैले खोके जस्तो पनि लाग्यो त्यसपछि किताबमा पटक्कै ध्यान गएन दाई भाउजूको कोठातिर कान थापे केही सुन्निएन सबैतिर सामसुम्म छ मुटु ढुक ढुक गर्न थाल्यो उठेँ किताब त्यत्तिकै तकियामाथि राखेँ खाटमा टुक्रुक्क बसेँ को होला बाहिर यो कर्फुमा को हिँडिरहेको होला भर्खरै त्यहाँबाट आएको केही थिएन गस्तीमा हिँडेको प्रहरी हुन् कि कतै माओवादी त आएनन् यस्ता यस्तै प्रश्न खेलाइरहेकी थिए एक्कासी फर्र मेसिन गन चलेको आवाज आयो एकदमै नजिकबाट आफ्नै टाउकोमाथि गोली बर्सिए जस्तो लाग्यो हतार हतार बत्ती निभाएँ बेला जाडो बढेकाले म दुईवटा कम्बल र दुईवटा सिरक प्रयोग गर्थेँ कम्बल ओछ्याउँथेँ सिरक ओर्थेँ म दुइटै सिरक च्यापेर खाटमा पल्टेँ मनमा कुरा खेल्न थालेँ यो हिजो अस्तिको जस्तो आवाज हो कि साँच्चीकै भिडन्त सोच्न भ्याएकी थिएन कानको जाली नै फुट्ला जस्तो फायरिङ सुरु भयो सैनिक ब्यारेकबाट पनि जवाफी फायरिङ हुन थाल्यो फर्र फर्र चारैतिरबाट आवाज आएको आए माओवादीले हमला गर्यो भन्नेमा अब कुनै शङ्का रहेन यस्तोमा खाटमाथि बस्दा खतरा हुन सक्थ्यो बोलियो भित्ताको आड लागेर बस्नुपर्छ भन्ने सुरक्षा तालिममा सिकेकी थिएँ तर मलाई खाटबाट उठ्न मन लागेन जे गरे पनि घरमा बम ठोकियो भने कुनै हालतमा बाँचिँदैन भनेर ढुक्क थिएँ त्यसैले डरले थुरथुर भएर कचुवाले झैँ टाउको लुकाउनुभन्दा निडर भएर भिडन्तको एक एक आवाज सुन्न थाले बरु सिरकले गमलङ्ग मुख छोपेकी थिए मानौ त्यसले बम र गोली नै छेक्न सक्छ सुरक्षा निकाएर र माओवादी तर्फबाट एक होरो लन्चर हानेको हानि भइरहेको थियो घरको छतमाथि आगोको मुस्लो घरि यताबाट भुरेर उता जान्थ्यो घरि उताबाट भुरेर यता आउँथ्यो म कान चनाको पारेर सबथोक अनुभव गरिरहेकी थिएँ बाहिर अरुण अरुण भन्ने आवाजसँगै लगातार फायरिङ भइरहेको थियो एकछिनमा बिस्तारै चेलायो लन्चर हान्न पनि बन्द भयो फुट्ट मात्र आवाज आयो त्यो चाहिँ प्रहरीले गोली हानेको आवाज होला भन्ने लाग्यो फेरि एकैचोटि अरुण अरुण भन्ने आवाज आयो अनि तीव्र फायरिङ सुरु भयो छतमाथि आगोको मुस्लो यताबाट उता उताबाट यता उड्न थाल्यो को होला त्यो अरुण भनेको कमान्डर होला मेरो मनमा यस्तै प्रश्न खेलिरहेका थिए झ्यालबाट च्याउने त कुरै आएन गोलीको आवाजले म अनुमानसम्म लगाउन सक्थेँ बाहिर फाँटभरि भिडन्त भइरहेको छ भीषण भिडन्त मेरो कोठा बाटोपट्टि फर्किएको थियो जिल्ला प्रहरी कार्यालयको ढोकातिर दुईवटा ठुला झ्याल थिए झ्यालको बिचमा भित्ता थियो हाँडीमा मकै पड्किए झै भित्ता र छाना छानाभरि भुटुटुट्टो गोली पड्किरहेका थिए भित्तै छेडेर गोली आउला कि जस्तो भयो मैले आक्रमणको हल्लाले मेरो मन जति आत्तिएको थियो आक्रमण भइसकेपछि त्यति आत्तिएन आत्तिएर के गर्नु जसरी हुन्छ सुरक्षित भएर बस्नुको विकल्प थिएन तर दिमाग सुन्ने थियो कुनै जुक्ति आइरहेको थिएन जे पर्ला पर्ला भने जस्तो भयो मेरो कोठाको दाहिनेपट्टि ब्रान्डको छेउमा भानु देवकोटाको कोठा थियो उनी श्रीमती र छोरासँग बस्थे त्यस दिन एक्लै रहेछन् भानुसँग अरू बेला खासै कुराकानी हुन्थेन बाटोमा देखे खिस्सा हाँस्ने मात्र असिना बर्सी जस्तो गोली बर्सिन थालेपछि बिचारा खुब डराएछन् डर र रुवाई मिश्रित स्वरमा राधा दिदी राधा दिदी भनेर बोलाए मैले उनको आवाज त सुने तर जवाब दिन मन लागेन उनी मसँग सहयोग मागिरहेका छन् भन्ने चाहिँ राम्ररी नै थाहा भयो ब्रण्ड पारीबाट सुनिल दाई पनि राधा राधा भनिरहनु भएको थियो मैले उहाँलाई कुनै जवाब फर्काएन चुपचाप पल्टिरहेँ त्यत्तिकैमा सुनिल दाई मेरो ढोका ढकढकाउन आइपुग्नुभयो मैले ढोका उघारेँ उहाँले मलाई तानेर बाहिर निकाल्नुभयो हाम्रो आवाजले भानु पनि बाहिर निस्किए झुनेली रात थियो बाहिर बरान्डाबाट देखेँ सिडिओ अफिसदेखि हामी बस्ने घरसम्म मान्छेको ठुलो हुल रहेछ सलह बगे जस्तो देखिन्थ्यो माओवादी फौज एक लहर हुर्र अघि बढ्थ्यो अर्को लहर पछ्याउँदै आउँथ्यो त्यसको पछाडि फेरि अर्को लहर चारैतिर गोली र बमको आवाज मात्र सुनिँदै थियो गोली चल्दा बन्दुकबाट छुट्ने आगोका झिल्काले मेरा आँखा तिरमिर भए दाईले मलाई आफ्नो कोठाभित्र हुल्नुभयो भित्र भाउजू हुनुहुन्थ्यो अनुहार कालो निलो पारेर खाटमा बसिरहनु भएको रुन त भएको थिएन तर निकै त्रसित देखिनुहुन्थ्यो मसिनो स्वरमा भन्नुभयो अब हामी बाँच्दैनौँ राधा मलाई त्यस्तै लागेको थियो केही बोलिहाले रुवाभाषी चल्ने हो कि भन्ने डर थियो त्यसैले चुप्पै बसेँ तिनजना केटाकेटी भुइँमा लस्कर सुतिरहेका थिए मैले दाई भाउजूलाई गाली गर्दै उनीहरूलाई खाटमा कुनापट्टि सारा लगाएँ कोठाको त्यही एउटा कुनो अलि बलियो थियो ढुङ्गा र माटोको पर्खाल लगाएको झ्याल नभएको हजुरआमा र ठुलो छोरालाई नदेखेर आत्तिँदै सोधे हजुरआमा र बाबु खोइ त उनीहरू त भुइँ तलामा सुत्थे तलै रहेछन् यत्रो ठुलो काण्डमा बिचरी बुढी मान्छे र सानो बच्चा एक्लै र परेछन् ओहो कति आत्ति होला नि दुवै मलाई त सम्झँदै कहाली लागेर आयो अघिदेखि राधा दिदी राधा दिदी भनिरहेका भानु भाइ चाहिँ दाई भाउजूको कोठाभित्र छिर्ने बित्तिकै सरासर खाटमुनि घुस्रेछन् हामीलाई पनि खाटमुनि डाक्दै थिए म र दाई मानेनौ घरमा बम पर्यो वा आगो सल्कियो भने खाटमुनि भए पनि माथि भए पनि बाँच्ने सम्भावना थिएन भानुको ओठमुख सुकेको सजिलै थाहा हुन्थ्यो मुख बाक्लो थुक्ले च्यापच्याप्ती भएको सुनिन्थ्यो बोल्दा पनि ओट बजेको प्याक्क प्याक्क आवाज आइरहेको थियो डरले हो कि झाडोले उनी थर्र घामिरहेका थिए मलाई उनको हालत देखेर माया लागेर आयो सिरक दिउँ मैले सोधेँ उनीहरूले नाइ भने पानी खान्छौ त फेरि सोधे उनीहरूले पर्दैन भने खाली खाटमुनि कामेर बसिरहे दाई एकनासले छटपट छटपट गरिरहनु भएको थियो उहाँ र म भाउजूको खुट्टातिर पस्नुभएको थियो कहिले झ्यालका कापबाट बाहिर चिहाउनुहुन्थ्यो कहिले हामीसित सोध्नुहुन्थ्यो अब के गर्ने भाउजू त सास दबाएर खाटमा पल्टिरहनु भएको थियो केही बोल्नु भएन मैले पनि के गर्ने भन्नु र कुनै बिरामीलाई उपचार गर्नु परेको भए पो यसरी गर्ने भन्नु बिरामीको विचार मनमा आउने बित्तिकै अस्पताल समिति अस्पतालमा केही महत्त्वपूर्ण निर्माण भइरहेका थिए हाम्रै अफिसले नयाँ अस्पताल भवन बनाउँदै थियो त्यो भवन नबनुन्जेललाई भएकै स्रोत साधनबाट अपरेसन र सुत्केरी कोठाको चाँजोबाजो मिलाउँदै थिए सुत्केरी सेवाको निम्ति भण्डारबाट सामानहरू जुटाए निर्मलीकरण गर्न सुरु भएको थियो ती सामान माओवादीले चलाइदिए कि भन्ने डर लाग्यो अस्पताल निर्माण पुरा नगरी कुनै हालतमा जुम्ला छाड्दैन भन्ने मेरो प्रतिज्ञा थियो अब यो हमलाले योजना अल्झिने भयो भनेर चिन्ता लागेर आयो मै यहाँ भुलुक्कै मरे त ठिकै थिएँ नत्र फेरि कहिले योजना थालेर कहिले पुरा गर्ने भने चिन्तित भए अस्पतालका हरेक कोठा मेरा आँखामा नाच्न थाले कर्मचारीहरूलाई सम्झे त्यस दिन रसाना कडेल मात्र क्वार्टरमा थिए उनको साँझको ड्युटी थियो प्रायः एक्लै पर्दा म साथीहरूलाई आफ्नै कोठामा ल्याउँथेँ त्यस दिन भने उनको ड्युटी सकिने बेलासम्म कर्फ लागि सक्ने हुँदा आउने अवस्था थिएन उनलाई चाँडो काम सक्न लगाएर सँगै ल्याउन सक्थेँ तर कडा अनुशासनमा बस्नुपर्ने नराम्रो रोग छ मेरो मैले नै यहाँ तिन सिफ्टको ड्युटी लागू गरेकी थिएँ त्यसलाई कहिले तलमाथि हुन दिएन त्यस दिन भने भित्रैदेखि महावतीले हमला गर्लान् कि भन्ने लागिरहेको थियो त्यसैले पहिलोचोटि आफ्नो नियम आफैले तोडेर रोचनालाई जाउँ हिँड मसँग भनेकी थिएँ यस मानेमा म अलि कमजोर भएकी थिएँ तर उनी आफै बढी बाँकी पल्टिए भनिन् अहिले म काम छाडेर गएँ भने यही बाहनामा झगडा हुन्छ त्यसै त हामीलाई काकी च्यापे भन्ने आरोप लगाएर सबै तपाईँलाई असफल बनाउन खोजिरहेका छन् मलाई उनको कुरा ठिकै लाग्यो त्यही रात माओवादीले बम गोला होला भन्ने के थाहा र नभए बिचरीलाई एक्लै कहाँ छाड्थे म उनलाई सँगै नल्याएकोमा पछुतो मान्न थालेँ माया पनि लाग्यो उनलाई दमको रोग थियो अस्पतालको क्वार्टर त्यति सुरक्षित थिएन डरले दम बढेर बेहोस भएन कि वा आक्रमणकारीले ढोका फोरेर केही गरे कि यस्तै यस्तै नराम्रा विचार मेरो मनमा आउन थाल्यो राम्रो विचार गर्ने त समय नै कहाँ थियो र काठमाडौँ अफिसका सहकर्मीलाई सम्झेँ हाकिमहरूलाई सम्झेँ मलाई राम्रो मानेर सहयोग गर्ने र पछाडि कुरा काट्ने दुवै थरीका साथीभाइको याद आयो मृत्युको नजिक पुग्दा मान्छे सांसारिक माया मोहबाट त्यसै मुक्त हुँदो रहेछ अब बाँचिन्दा कि भन्ने लागेर मैले आफ्ना हितैसीलाई मनमनै धन्यवाद दिएँ असहयोग गर्यो भन्ठानेर धेरैचोटि बाजेका हाकिमलाई पनि माफ गरिदिएँ सबै मान्छेको आआफ्नो स्वभाव हुन्छ म कामप्रति इमान्दार छु भन्दैमा सबै त्यस्तै हुनुपर्छ भन्ने छैन म अरूलाई आफू जस्तो बनाउने प्रयास गर्न सक्छु भन्नै पर्छ भनेर जिद्दी गर्न सक्दिनँ मृत्युको मुखमा पुगेर पछाडि फर्कदा बिना सेट्टी अर्कासँग झगडा गरे कि भन्ने लाग्यो झट्ट बाको अनुहार याद आयो उहाँलाई पेटको रोग छ बिदामा जाँदा आफै लगेर ओखति मुलो गराइरहनुपर्छ अस्ति भर्खरै हर्निएको अपरेसन भएछ म टाढा छु भनेर सुरुमा खबर गर्नु भएन पछि फोनमा अपरेसन राम्रो भएको सुनाउनु भयो तेरा सबै साथीले पिएचडी गरिसके त कति दिन जुम्ला जुम्ला भनेर बसिरहन्छेस् उहाँ बेला बेला मलाई सम्झाउन खोज्नुहुन्थ्यो जस्तो सुकै आदर्शको कुरा गरे पनि आफ्नो छोरी एक्लै जुम्ला जस्तो ठाउँमा बसिरहोस् भन्ने कुन बाबुले चाहन्छ र म उहाँको मनको कुरा बुझ्थेँ तर भावनामा बगेर आफूले थालेको काम अधुरै छाडे फर्कुनु पनि त भएन मेरो सुर्ता नलिनु भए म जवाब दिन्थेँ म जहाँ छु ठिक छु उहाँ त्यसपछि केही भन्न सक्नुहुन्थेन खुइया गर्दै चुप्प लाग्नुहुन्थ्यो आमालाई सम्झेँ उहाँ खासै केही भन्नुहुन्न म घर छाडेर जुम्ला बसेकोमा खुसी पनि हुनुहुन्न कहिलेकाहीँ यति भन्नुहुन्छ तैँले चितवनमै बसेर काम गरे हुन्न आमा बालाई सुख दिन सकिनँ भन्ने तर्कनाले मेरा आँखा रसाए बहिनीलाई सम्झेँ भाइलाई सम्झेँ अहिले सबै सुतिसके होलान् भोलि बिहान जुम्लाको खबर थाहा पाउनेछ त्यति बेलासम्म एउटा पार लागिसक्ला सास रहे फोन गरौँला नभई यो जन्ममा यति नै भयो आमा बाबाको भार एक अंश नतिरी मरिने नै यो मेरो मन एकत मासको भएर आयो दाई भाउजू बारम्बार चन्द्रनाथ र भैरवनाथको नाम पलाकिरहनु भएको थियो मैले पनि एकचोटि पशुपतिनाथलाई सम्झेँ मन भने हे पशुपतिनाथ तिमीले सप्तोक देखिरहेका छौ जे मन लाग्छ गर समय बिताउन साह्रै गाह्रो भइरहेको थियो सिरकभित्रै लाइट बालेर घडी हेरेँ भर्खरै पाउने एघार जति बजेको रहेछ जतिचोटि घडी हेर्दा पनि मिनेटभन्दा बढी समय फड्किने होइन एक एक सेकेन्ड एक एक जुन बराबर कटिरहेको थियो हाम्रो घर कृषि केन्द्रको प्रखालसँग जुटिएको छ मलाई लाग्यो माओवादीहरू त्यही प्रखालको आड लिएर फायरिङ गरिरहेका छन् प्रखाल अग्लो भएकाले उनीहरू अडेस लागेर बसेका भए उज्यालोमै पनि देख्न सकिन्थेन आवाज भने राम्ररी सुनिन्थ्यो उनीहरूले बन्दुकको ह्यान्डल तानेको क्याक क्याक आवाज प्रष्ट सुनिरहेका थियौँ हरेक चार पाँच मिनटमा फायरिङ मत्थर हुन्थ्यो अरुण अरुण भन्ने आवाज चर्किन्थ्यो फेरि गोली बर्सिन थाल्थ्यो यस्तो लाग्थ्यो सबै आक्रमणकारीले गोलीको माला पहिरिरहेका छन् र लगातार फायरिङ गर्दैछन् सकिने नाम निशाना थिएन आवाजको प्रकृति र झ्यालबाट चिहाएर हेरेको हिसाबले आक्रमणकारीहरू सिडिओ कार्यालय र सैनिक ब्यारेकलाई ताकिरहेका छन् भन्ने लाग्यो चिहाउँदा चिहाउँदै सिडिओ कार्यालयबाट आगोको मुस्लो उठ्न थाल्यो दन्दनी आगो धन्कियो त्यसको उज्यालोमा कार्यालय वरपर गोरगर्ती मान्छे हिँडिरहेको देखियो दाईले मेरो मौनता भङ्ग गर्दै सोध्नुभयो सिटियो बड्डा बुढा के भए होलान् म झसङ्ग भएँ अघि दिउँसो मात्र सिडियो दामोदर पन्तजीसँग कुराकानी गरेको घटना सम्झिए उहाँको झकराएको अनुहार याद आयो त्यतिखेरै उहाँको अनुहार देखेर केही वितण्डा हुँदैछ भन्ने मलाई लागेकै हो रातको दुई बजेसम्म कडा प्रतिस्पर्धामा भिडन्त भयो करिब दुई बजे घटटट्ट गर्दै हेलिकप्टर उडेको आवाज सुनियो राति पनि उड्न सक्ने नाइट भिजन हेलिकप्टर होला भन्ने लाग्यो सरकारले माओवादीसँग भिडन्त यस्तो हेलिकप्टर झिकाएको छ भन्ने खबर पढेकी थिए हेलिकप्टर उडेको आवाजले मलाई युद्ध रोकिन्छ भन्ने आश जाग्यो ढुम्जाटारको भिडन्तमा नाइट भिजन गएपछि आक्रमण रोकिएको थियो भन्ने सुनेकी थिएँ ज्यान बच्यो भनेर अलिअलि खुसी भएँ तर मैले सोचेभन्दा विपरीत भयो नाइट भिजनले खलङ्गा बजारकै चक्कर लगाइरहेको थियो आकाशबाटै बम र गोली बर्साउन थाले यही बममा परेर हाम्रो माटोको घर माटोमै बदलिएला कि भन्ने डर लाग्यो केटाकेटी छँदा ताक नयाँ घाँस वा मकै खाएका भैँसीले ट्वार गर्दै छेरेको देखेकी थिएँ यहाँ आकाशबाट जमिन र जमिनबाट आकाशतिर ताकेर त्यस्तै टुवार आवाज निकाल्दै गोली हानिएर फर्काउने भइरहेको थियो करिब एक घन्टाको कहाली लाग्दो भिडन्तपछि नाइट भिजन फर्कियो दाइले र मैले कुरा गर्यो इन्धन सकियो होला हेलिकप्टर फर्किएपछि दाईलाई के लागेछ कुन्नी मेरो कानैमा आएर भन्नुभयो हामी मर्छौँ कि बाँच्छौँ हँ दाईले दुई दिन अघि मात्र मेरो बद्ध भएको थाहा पाउनुभएको थियो बधाई दिँदै भन्नुभएको थियो बत्तिसवटा दाँत भएको मान्छेले त बोलेको कुरा पुग्छ नि मैले खैकुन्नी भनेकी थिएँ त्यही जवाब फर्काएँ खैकुन्नी हेर्दै जाउँ न सायद दाइ मेरो बत्तिसवटा दाँत भएकाले बाँचिहाल्छौँ नि भन्ने जवाब सुन्न चाहनुहुन्थ्यो मैले खैकुन्नी भनेपछि अलि निराश हुनुभयो तैपनि मिनेट मिनेटमा मेरो र मुख जोडेर हामी मर्छौँ कि बाँच्छौँ भनेर सोधिरहनुहुन्थ्यो दिक्क लाग्ने गरी मलाई दाँतको कुरा बेकारमा भन्ने छु भन्ने लाग्यो मैले दाङ र अछामका साथीहरूको मुखबाट माओवादी हमलाको कथा सुनेकी थिएँ यसरी भिड्छन् होला भन्ने चाहिँ लागेको थिएन मलाई त्यत्रो त्रासमा पनि पटाभित्रै जाडो भइरहेको थियो बाहिरको ठन्डीमा माओवादी लडाएको कसरी लडिरहेका होलान् उनीहरूको साहस सम्झेर मेरो जिउ जृङ्ग भयो अघिदेखि डराएर बसेकीले मलाई एकदमै पिसाब च्यापिरहेको थियो भाउजूले केही समय अघि कोठाभित्रै कोपरा पिसाब फेर्दा सोध्नुभएको थियो तिमी पनि गर्ने हो मलाई त्यतिखेर मन लागेन लागे पनि लाज शरमले खपेरै बसेँ अब त अति भयो मानसिक र शारीरिक रूपमा म थाकिसकेकी थिएँ लाजै बचाएर भाउजूसँग सोधेँ भाउजू कोपरा कहाँ छ उहाँ खाटमा पल्टिरहनु भएको थियो ढोकाको छेउतिर इसारा गर्नुभयो दाईले छामछाम छुमछुम गर्दै जर्किन काटेर बनाएको कोपरा देखाइदिनु भयो मैले अध्ययारोको फाइदा उठाउँदै सानो बालाखा चाहिँ दाई भाउजू र भालुकै अगाडि कोपरामा पिसा फेरेँ बाहिरबाट गोली र बमको आवाज आइरहँदा भित्र मैले पिसा फेरेको आवाजमा कसको ध्यान जाओस् मलाई रत्ती लाज लागेन डरले जितेको बेला लाज श्रम कहाँ बाँकी रहन्छ र नाइट भिजन फर्केपछि आक्रमण एक होहर हुन थाल्यो हाम्रा कान आवाजलाई पछ्याइरहेका थियौँ कहाँ कहाँ आक्रमण भयो होला भन्ने सजिलै अनुमान गर्न सक्थ्यौँ एकछिनमा मध्य बजारमै बम पड्के झैँ लाग्यो जिल्ला प्रहरी कार्यालय र जिल्ला विकास कार्यालय पनि ध्वस्त भएको अनुमान गर्यो त्यतिकैमा कोठाको पश्चिमबाट ससानो पहलबाट पिरो धुवाको मसलो छिर्यो चरबाट अलिअलि उज्यालो पनि भित्र पस्यो बमले त छिमेक घरको छाना नै पड्किएको रहेछ बाहिरको भिडन्तले मन उसै ठेगानमा थिएन त्यसमाथि अर्को सङ्कट आइलाग्यो आगो फैलिँदो हाम्रो घरसम्म सल्किन्छ कि भन्ने भयो दुई दिन अघि मात्र युरोपको कुनै देशमा स्कुलमा आगो लागेर ससाना विद्यार्थी चिच्याइ चिच्याइ मरेको सुनेकी थिएँ अब हामी त्यसरी नै आगोमा जलेर अय्या आत्तु भन्दै चिच्याइ चिच्याइ मर्छौँ जस्तो लाग्यो हामी ठुलो मान्छे मात्र भए त सहन्थ्यौँ होला तर यी केटाकेटी आगोको राख कसरी सहलान् मनमा नै भने बरु आगोमा डढेर मर्नुभन्दा गोली लागेर मर्नु राम्रो प्राण त सजिलै जान्छ मृत्यु निश्चित भएपछि मान्छे त्यहाँ पनि सजिलै उपाय सोध्दो रहेछ आगोको लफकाले घर घेर्नु अघि नै झ्याल खोलेर हामफाल्ने हो कि सुनिल दाई र भाउजूले जुक्ति निकाले सिडिओ कार्यालयबाट हाम्रो घरसम्म फाँट थियो झ्याल खोलेर हाम फाल्दा सेना र माओवादी दुवैको निशाना बन्न सक्थ्यो फेरि केटाकेटी कसरी हाम फाल्छन् मलाई अर्को जुक्ति आयो भने यही कोठाको भुइँ प्वाल पारौँ सिरक र कमल मुनि खसालौँ त्यसपछि पहिला एकजना ठुलो मान्छे हाम फालौँ अनि पालै पालो नानीहरूलाई तल झारौँ जुक्ति त निकाले तर भुइँमा पाल पार्न हतियार थिएन हतियारको नाममा कोठाभित्र स्याउतासले सानो चक्कु मात्र थियो सोच्दा सोच्दै धुवाले कोठा कुहिरीमण्डल भयो भाउजू उठेर आफूले लुकाएर राखेको पैसा गरगहना पोको पार्न थाल्नुभयो दाइले पैसाको अर्को पोका आफूसँगै राख्नुभएको थियो मैले पहिलोचोटि थाहा पाएँ मर्ने बेला पनि मान्छेलाई धनकै चिन्ता हुँदो रहेछ गहनाहरू पोको पारेपछि भाउजूले केटाकेटीलाई उठाएर टन्न लुगा लगाइदिनु भयो मलाई भने सुखेत घर भएका साथीहरूले पठाइदिएको पैसा महत्त्वपूर्ण कागजपत्रको चिन्ता लागेर आयो मैले ती सबै सामान कोठामै छाडेकी थिएँ अघि दाईको पछि लागेर यता आउँदा हात्तिएर कोठा खुल्लै छाडेछु मेरो आफ्नो सामान त के नै थियो र अर्काको सामान सुरक्षित राख्न सकिएन भनेर भतभत्ती पेट पोल्न थाल्यो बाहिर फेरि मान्छे पराएको सुनियो उनीहरू भनिरहेका थिए कृषि केन्द्र कतातिर हो उनीहरूले आफूसँग ल्याएको खलङ्गा बजारको नक्सा मिलेन छ क्यारे अपशब्दहरू निकालेर गाली गर्दै थिए भन्दै थिए के दिएको नक्सा यस्तो एउटा केही मिल्दैन त्यसपछि मान्छे गुटुटुट्टो दौडेको आवाज आयो दाई भाउजूको ध्यान भने पैसाकै पोकामा थियो मलाई झोक चल्यो कराइदिए ज्यान रहे त पैसा कमाइहालिन्छ नि ज्यान बचाउनको जसरी भए पनि भुइँ फोड्नै पर्यो भन्ठाने च्याउ तास्ने चक्कुले नै कोतर्न थाले वर्षौँदेखि लिपोत गर्दा गर्दा भुइँ त यति बलियो भएको रहेछ चक्कु नै भाँचियो अब बम पड्के पनि गोली बर्से पनि आगो चल्के पनि खुसीसाथ स्वागत गर्नुको विकल्प थिएन फायरिङ बिस्तारै पातलो हुँदै गयो भानु उठेर धुवा आएको पालबाट चिहाए दिदी भित्ता मोटो छ आगो यहाँसम्म आइपुग्न टाइम लाग्छ पहिले तपाईँको त्यसपछि मेरो कोठामा सल्किन्छ अनि बल्ल यहाँ आइपुग्छ दुई तिन दिन बिहान भइसक्छ भिडन्त सकिएला उनले भने अघिदेखि डराएर खाटमुनतिर लुकिबसेका भानुले सुझबुझको कुरा झिकेका थिए हामी त्यसपछि शान्त भयौँ दाइले यसबिच तिन चारपल्ट चिसो पानी घटघट खाइसक्नु भएको थियो टाढा कतै कुखुरा बासेको सुनियो उज्यालो भएछ घडी हेऱ्यौँ चार बजेको थियो अब छिट्टै आक्रमणकारी फर्किएलान् हामी उत्साहित भयौँ तर सोचे जस्तो कहाँ हुन्छ र फेरि घम्चान भिडन्त सुरु भयो घरका भित्ता र छतमा एक होरो बोली खसिरहेको थियो बेला बेला मान्छे चिच्याएको आवाज त्यो गोली लागेर कराएका होलान् हाम्रो आशा र उत्साह बमले ध्वस्त पारेको घर जस्तो गर्ल्याम गुर्ल्याम ढल्यो बिहान भिडन सर्काउनु भनेको माओवादीले जित्नु हो हामीले सोच्यौँ प्रहरीको त के कुरा गर्नु ब्यारेकमा सैनिक पनि सकिए जस्ता छन् वा माओवादीले ब्यारेकै कब्जा गर्यो कि अछामका साथीहरूले सुनाएअनुसार त्यसपछि जे पनि हुनसक्छ रे आक्रमणकारीले घर घरमा छापा मारेर अपहरण गर्न सक्छन् रे धनमाल लुट्न सक्छन् रे मान्छे मार्न सक्छन् रे आमा यो चाहिँ बिहान सवा सात बजीसम्म चल्यो त्यसपछि गोली र बमको आवाज आएन मान्छे दौडिएको मात्र देखियो घाम झुल्किसकेको थियो जुम्लामा चाँडै घाम लाग्छ हुसु र कुहिरो लाग्दैन मैले आँट गरेर ढोका उघाएँ दाई भाउजू कराउँदै हुनुहुन्थ्यो मैले उहाँहरूको कुरा सुनिनँ मलाई खास चर्पी जान एकदमै हतार भइसकेको थियो अघिदेखि खप्दा खप्दा थाकिसकेकी थिएँ जेसुकै होस् भनेर ब्रान्डामा निस्केँ चारैतिर आँखा डुलाएँ अगाडि जिल्ला प्रहरी कार्यालय शिक्षा कार्यालय कृषि केन्द्र प्रशासन कार्यालय सबै जलेर भगना शेषमा परिणत भइसकेका थिए एयरपोर्टबाट आगोको लप्का छुटिरहेको थियो माओवादी आक्रमणकारी वरिपरि कतै देखिएन ब्यारेकतिर हेरेँ युनिफर्म लगाएका सैनिक बन्दुक बोकेर थकित मुद्रामा लुकुर लुकुर हिँडिरहेका थिए केही प्रहरी पनि देखियो गलेका होस हवास गुमाएका चारैतिर रगतको आहल थियो एकै रातमै मेरो बिहा र जुम्ला चलेर खरानी भएको थियो म जिउँदै थिएँ यो मेरो पुनर्जन्म हो आदरणीय श्रोताहरू आज मैले वाचन गरेको कृति खलङ्गामा हमला नामक एउटी नर्सको डायरी हो यस कृतिलाई वाचन गरेर पृष्ठ चौरात्तरसम्म ल्याएर रोकेको छु श्रोताहरू आज वाचन गरेको यस कृतिको भाग तपाईँलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर आफ्नो धारणा पनि व्यक्त गरिदिनुहोला श्रोताहरू यसभन्दा अगाडि वाचन गरेका भागहरूलाई पनि सुन्न सक्नुहुनेछ यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्दछु अर्को श्रृङ्खलामा यस कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थित हुनेछु त्यति जेलसम्मका लागि बिदा हुन चाहन्छु आज्ञा दिनुहोस् हस्त नमस्कार